अपने कहा सूर्योदय स्वयं चौरानबे में कहा साहित्यका यी धुनहरू बजाउँदैछु आज पनि साहित्यका यी धुनहरू बजाउँदैछु आज पनि यही यात्रालाई मन मन्दिरमा सजाउँदैछु आज पनि साहित्यका यी धुनहरू बजाउँदैछु आज पनि साथ संस्थाको सधैँ आश गर्दै गर्दै साहित्यका यी धुनहरू बजाउँदैछु आज पनि यही यात्रालाई मन मन्दिरमा सजाउँदैछु आज पनि साथ स्रष्टाको सधैँ आश गर्दै गर्दै हो यही यात्रामा रजाउँदैछु आज पनि साहित्य रूपी धुनहरू बजाउँदैछु आज पनि यही यात्रालाई मन मन्दिरमा सजाउँदैछु आज पनि नमस्कार अनि साहित्यिक अभिवादन कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्जको रात्रिकालीन साहित्यिक बसाई कार्यक्रम साहित्यिक यात्रामा पनि आजको बसाइमा पनि एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधिमा साथ रहेको छ सहकर्मी भाइ सागर परियार सँगै हुनुहुन्छ आफ्नो साथ दिइराख्नु भएको छ सञ्जय बन्जारे पनि हुनुहुन्छ हामीलाई साथ दिइराख्नु भएको छ प्रविधिबाट यसरी नै साथ दिने गर्नुहुन्छ सँगसँगै हामी तपाईँको यो प्रतीक्षाको घडीलाई पनि मेटाइसकेका छौँ कार्यक्रम साहित्यिक यात्राको यो बसाइमा रहेर सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै बसाई साहित्यका विविध विषयहरूमा रहेर भलाकुसारी गर्ने व्यवसाय साहित्यिक भलाकुसारी गर्ने व्यवसाय साहित्यका विभिन्न व्यक्ति व्यक्तित्वहरूसँगको भलाकुसारी गर्ने व्यवसाय कहिले हामी विविध प्रसङ्गहरूमा छलफल गरिराखेका हुन्छौँ साहित्य के हो भन्ने विषयलाई यद्यपि उत्खनन गरिराखेका हुन्छौँ त्यसैको बारेमा अध्ययन गरिराखेका हुन्छौँ भने कुनै दिन हामीले तपाईँका पूर्ण रूपमै तपाईँका तिनै साहित्यिक रचनाहरूलाई समावेश गरिराखेका हुन्छौँ सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्जको रात्रिकालीन साहित्यिक बसाए यो कार्यक्रम साहित्यिक यात्रा तपाईँ कार्यक्रम साहित्यिक यात्रामा सहभागी हुन सक्नुहुनेछ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो भएर सँगसँगै तपाईँ हामीलाई आफ्ना साहित्यिक रचनाहरू हाम्रो फेसबुक पेज सँगसँगै पत्र मार्फत पनि पठाउन सक्नुहुनेछ जसको लागि हाम्रो फेसबुक पेज रहेको छ W W W dot Facebook dot com slash साहित्यिक यात्रा एसएचएचआइटिवाईआइकेवाईएटिआरएमा हामी कार्यक्रम साहित्यिक यात्रामा अघिल्लो हप्ता हामीले भनेका थियौँ यो हप्ताको नतिजा हामी अर्को हप्ता सार्वजनिक गर्नेछौँ भनेर हामीलाई यद्यपि हामीले तपाईँलाई त्यो खालको आश्वासन दिएका थियौँ हामी त्यो आश्वासनलाई पुरा गर्नेछौँ त्योभन्दा अगाडि म कार्यक्रम साहित्यिक यात्रामा पुरस्कार अनि प्रमाणपत्रहरू सौजन्य गर्ने संस्थाहरूको नाम लिन चाहन्छु Intel computer and training centre Sandhikharka छ शान्ति बगैँचा सूर्योदय एफएमको तल्लो तलामा रहेको छ अर्घाखाँची जिल्लामा विगत दस वर्षदेखि सेवा दिँदै आएको इन्टेल कम्प्युटरमा तपाईँ hardware software training basic diploma र एकाउन्ट प्याकेज लगायतका कम्प्युटर सम्बन्धी सम्पूर्ण कोर्सहरूको तालिम लिन सक्नुहुनेछ साथै कम्प्युटर मर्मत गरिन्छ कम्प्युटर बिक्री गरिन्छ र कम्प्युटर बिक्री गर्दा फ्री होम डेलिभरीको समेत व्यवस्था छ जसका म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ मनिष सिंह भने प्रमुख प्रशिक्षक हुनुहुन्छ बाबुराम रसाईली त्यहाँको सम्पर्क नम्बर रहेको छ शून्य सतहत्तर चार बिस चार सय सत्तरी रहेको छ त्यसै गरी मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार तिरहत्तर तेह्र पाँच सय तिन अन्ठानब्बे चार त्रिहत्तर तेह्र पाँच सय तिन त्यहाँको मोबाइल नम्बर रहेको छ त्यसै गरी अर्को संस्था रहेको छ बन्जारे मोबाइल सेन्टर सन्धिखरको छ शान्ति बगैँचा रहेको छ त्यो पनि सूर्योदय एफएमको तल्लो तलामा रहेको छ सूर्योदय एफएम रहेको भवनमै रहेको छ त्यहाँबाट तपाईँ हरेक प्रकारका मोबाइल सेट पाउनुका साथै सबै किसिमका मोबाइलहरू मर्मत गर्न सकिन्छ सँगसँगै तपाईँ रिचार्ज कार्ड चाहिएको छ तपाईँलाई तपाईँ ब्यालेन्स ट्रान्सफर गर्न चाहनुहुन्छ भने पनि तपाईँ त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ त्यहाँ हरेक किसिमका इलेक्ट्रोनिक्स सामानहरू उपलब्ध गराइन्छ जसका प्रोपराइटर हुनुहुन्छ सञ्जय बन्जारी हुनुहुन्छ त्यहाँको सम्पर्क नम्बर रहेको छ शून्य सतहत्तर चार बिस पाँच सय सत्तरी त्यसै गरी अन्ठानब्बे पाँच सत्तरी त्रिसठी तिन सय उनातिस हामी कार्यक्रम साहित्यिक यात्रामा पुरस्कार अनि प्रमाणपत्रहरू सौजन्य गर्ने संस्थाहरूको नाम यहाँनिर लिइसकेका छौँ अबलाई भने म अघिल्लो हप्ता सहभागी मध्ये हामीसँग अघिल्लो हप्ता जम्मा जम्मे अनि लिटो नवीर सन साइला दाई गुन्द्रुक ढिँडो अनि लिटो नवीर सन साइला दाई साग सिस्नो आतो पिठो नवीर सन साइला दाई बा आमालाई चट्ट छाडी परदेश जाँदैछौ बा आमालाई चट्ट छाडी परदेश जाँदैछौ गाउँ घरको माया छिटो नबिर्सनु साइला दाई सागर सिस्नो आटो पिठो नबिर्सनु साइला दाई गच्छे रूपी चल्नु पर्छ आफ्नो औकात हेर्नु पर्छ गच्छे रूपी चल्नु पर्छ आफ्नो औकात हेर्नुपर्छ टिपी खान्थ्यौ भातको सितो नबिर्सनु साइला दाई गाउँ घरको माया छिटो नबिर्सनु साइला दाई साथी बल्लान धेरै तर साथी बल्लान धेरै तर नपर्नु है कसैको भर सँगै हिँड्ने विक्रम छिटो नबिर्सने साइला दाई पिटी खान्थ्यौ भातको नबिर नबिर्सने साइला दाई गाउँ घरको माया छिटो नबिर्सने साइला दाई साग सिस्नो आटो पिठो नवीर सनी साइला दाई गुन्द्रुक ढिँडो अनि लिटो नवीर सनी साइला गाउँघरको माया छिटो नबिर्सनु साइला दाई साग सिस्नो आटो पिठो नबिर्सनु साइला दाई वास्तवमै बेरोजगारले झारिएको छ यद्यपि झाँगिएको छ हाम्रो देश जहाँ युवाहरू विदेश जानुपर्छ आफ्नो देशलाई आफ्नो जन्मभूमिलाई बिर्सेर जानुपर्छ यद्यपि बिर्सदै जानुपर्छ मन अमिलो बनाएर जानुपर्ने हुन्छ सोही भावलाई यहाँनिर समावेश गर्नुभएको थियो सुनिसक्नु भएको छ सँगसँगै चिनिसक्नु भएको छ उहाँ को हुनुहुन्छ भन्ने कुरा उहाँको नाम रहेको छ विक्रम पाण्डे समानता विभर्नाका स्रष्टा निकै नै आभारी छौँ उहाँप्रति र धन्यवाद पनि दिन चाहन्छौँ उहाँलाई कार्यक्रम साहित्यिक यात्राको पुरस्कार दिने यो श्रृङ्खलाको आज चाहिँ हामी तिसौँ श्रृङ्खलामा उहाँ चाहिँ विजयी हुनुभएको थियो आज हामी कार्यक्रमको एकतिसौँ श्रृङ्खलामा छौँ र यो श्रृङ्खलामा रहेर हामी उहाँलाई निकै नै धन्यवाद दिन चाहन्छौँ र पुरस्कार लिनको लागि एक हप्ताभित्र सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्जको स्टुडियोमा आफ्नो एक प्रति पासपोर्ट साइजको फोटो फोटोसहित आउनुहोला हामी यो आग्रह गर्न चाहन्छौँ अहिलेलाई भने एउटा छोटो साङ्गीतिक आवाज सुन्नुपर्छ भन्दै हुनुहुन्छ भाइ सागिर परियार कहाँ भर जिउने मान्छे कुन छ जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र जिन्दगी भर हाँस्दै जिउने मान्छे कुन छ र हर मन सकेका छौँ कार्यक्रम साहित्यिक यात्राको यो बसाइमा रहेर एउटा साङ्गीतिक आवाज हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ हामी तपाईँका साहित्यिक रचनाहरूलाई समावेश गर्ने गर्दछौँ हामी तपाईँका साहित्यिक रचनाहरूलाई समावेश गर्ने यो बसाइ यो कार्यक्रम साहित्यिक यात्रा आजको बसाइमा एकजना श्रष्ट आइसक्नु भएको छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो म सन्धि खर्कादेखि विष्णु कुमार कौशल विष्णु कुमार कौशल सन्धि खर्कादेखि हजुर हाम्रो नियमित स्रष्टा भन्नुपर्छ आराम हुनुहुन्छ ठिकै छ हजुरहरू हामी पनि आरामै छौँ अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक बानकी म एउटा गजल जस्तो लिएर आएको छु सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई धन्यवाद तिमी साउनी मगो ठालो तिमी साउनी मगो ठालो साथ हाम्रो मिल्दैन नभो तिमी गरी म छु कालो जात हाम्रो मिल्दै नभो तिमी साउनी मगो ठालो साथ हाम्रो मिल्दै नभो गर्छ अरे तिम्रै काम गर्छ अरे तिम्रै काम क्याम्पसमा लेक्चरको गोबर सोत्तर गर्छु म त हात हाम्रो मिल्दै नभो तिमी गरी म छु कालो जात हाम्रो मिल्दै नभो गर्छ अरे कुरा पनि गर्छ अरे कुरा पनि तिमी अचेल जान्दैन म इङ्ग्लिस बोल्न बात हाम्रो मिल्दैन अब गोबर सोत्तर गर्छु म त हात हाम्रो मिल्दैन अब खाना पनि खान्छे होला खाना पनि खान्छे होला हामी भन्दा भिन्दै खालको म त खान्छु ढिँडो खोले भात हाम्रो मिल्दैन अब जान्दैन म इङ्ग्लिस बोल्न बात हाम्रो मिल्दैन अब म त खान्छु ढिँडो खोले भात हाम्रो मिल्दैन अब हजुर साउने गोठालो साथ नमिल्ने हुँदैन साउने अनि गोठालोको साथ नमिल्ने हुँदैन कालो गोरु हुँदैमा जात नमिल्ने हुँदैन साउने अनि गोठालोको साथ नमिल्ने हुँदैन गोबर सुत्तरियो त स्वाभाविकता हो जीवनको साउने गोठालो साथ नमिल्ने हुँदैन कालो गोरो हुँदैमा जात नमिल्ने हुँदैन गोबर सोत्तर यो त स्वाभाविकता हो आखिर मान्छे भएपछि बाटो नमिल्ने हुँदैन साउने गोठालोको साथ नमिल्ने हुँदैन गोरु कालो हुँदैमा जात नमिल्ने हुँदैन हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ तपाईँका तिनै साहित्यिक रचनाहरूलाई समावेश गरिराखेका छौँ हामी कार्यक्रम साहित्यिक यात्रामा रहेर तपाईँका तिनै साहित्यिक रचनाहरूलाई समावेश गर्ने यो व्यवसाय यो कार्यक्रम साहित्यिक यात्रा पुनः अर्को मित्र हुनुहुन्छ यसर्थ उहाँलाई पनि ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो गोपाल घरती मगर गोपाल घरती मगर भन्नुभयो हजुर कार्यक्रममा पहिलो पटक सहभागिता जनाउनु भएको छ नुवाकोटबाट के गर्दै हुनुहुन्छ गोपालजी बस्नुको अलावा के गर्नुहुन्छ अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक बानकी मैले मुक्तक लिएर सुरु गर्न सक्नुहुन्छ आफ्नो मुक्तकलाई दुई भाइ घर छोडी विदेश जाँदा ती गरी उनी आमा बिरामी भई एक्लै हुँदा विदेश विदेशका छोरा सम्झी रोई हलिन् उनी आमा दुई भाइ घर छोडी विदेश जाँदा ती गरी होलिन् उनी आमा बिरामी भई एक्लै हुँदा विदेशका छोरा सम्झी रोई होलिन् उनी आमा विदेश विदेश गई विदेशको कान्छो छोरा मरि गयो त्यो प्यारो छोरा विवाह गरी विवाह नगरी गएको थियो त्यही ठाउँमा मर्दा कति रोई होलिन् उनीमा विदेश गई कान्छो छोरा मरि गयो त्यो प्यारो छोरा विवाह नगरी गएको थियो केही ठाउँमा मर्दा कति रोइ होलिन् उनीमा दुई भाइ घर छोडी विदेश जाँदा के गरी होलिन् उनियामा बिरामी भई एक्लै हुँदा विदेशका छोरा सम्झी गई होलिन् उनियामा छोरा विदेश जाँदा रुन्छिन् नेपालमा छोराहरू विदेश जाँदा रुन्छिन नेपालामा सम्झी सम्झी निकै दुखी हुन्छिन नेपालामा दुई भाइ छोरा जब विदेशिनु पर्छ छोरा विदेश जाँदा रुन्छिन नेपालामा सम्झी सम्झी निकै दुखी हुन्छिन नेपालामा जब दुई भाइ छोरा विदेशिनु पर्छ त्यसरी नै झनै दुखी हुन्छिन नेपालामा छोरा विदेश जाँदा रुन्छिन् नेपालामा सम्झि सम्झि निकै दुखी हुन्छिन् नेपालामा गोपाल घरती मगर हुनुहुन्थ्यो र अर्घाखाँचीको नुवाकोटबाट आफ्नो साहित्यिक रचना सुनाएर विदा भइसक्नु भएको छ तपाईँ पनि यसरी नै आउन सक्नुहुनेछ अनि कार्यक्रममा विभिन्न पुरस्कारहरूको लागि समेत तपाईँ भागीदार बन्न सक्नुहुनेछ यो अवसर हामी सिर्जना गरेका छौँ हामीलाई सौजन्य गर्नु भएको central computer and training centre त्यसै गरी बन्जारे मोबाइलले हामीलाई पुरस्कार एवं प्रमाणपत्र सौजन्य गरेको छ पुनः अर्को स्रष्टा हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार हजुर नमस्ते कहाँदेखि को बोल्नुभयो हजुर प्युठानदेखि हो अनुज पछाई प्युठानदेखि अनुज पछाई भन्नुभयो हजुर के गर्नुहुन्छ अनुजी बसा बसो पढाइ पनि छ भनौँ कतिमा पुर्याउनु भयो आफ्नो अध्ययनलाई अहिले कक्षा दसमा हो कक्षा दसमा पढाइ हुनुहुन्छ नि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक बानकी मुक्तक भनौ सुरु गर्न सक्नुहुन्छ आफ्नो मुक्तकलाई हस् तिम्रो त्यो झुटो भाषणले नेपाल अमेरिका बन्दैन तिम्रो त्यो झुटो भाषणले नेपाल अमेरिका बन्दैन तिमीले सत्ता छोड्यौ भने बन्दैन नि भन्दैन कति हान्छु यार घरिघरि नेपालीको आँखामा छारो कति हान्छौ यार घरिघरि नेपालीको आँखामा छारो तिम्रो त्यो झुटो भाषणले नेपाल अमेरिका बन्दैन तिमीले सत्ता छोड्यौ भने बन्दैन नि भन्दैन कति हान्छौ यार घरिघरि नेपालीको आँखामा छारो फो बन्द गर भाषण ब्याउने आखिर गाई हो गरिब कहिले ब्याउँदैन तिम्रो त्यो झुटो भाषणले नेपाल अमेरिका बन्दैन हो भाषणले कहिले नेपाल बन्दैन हो भाषणले कहिले नेपाल बन्दैन सामन्ती अनि शोषणले नेपाल बन्दैन हो भाषणले कहिले नेपाल बन्दैन मिठा मिठा कुरा गरै आश्वासन दिए पनि केवल मिठा कुरा गरी आश्वासन दिएपछि हो त्यसरी नै शोषणले नेपाल बन्दैन सामन्ती अनि शोषकले कहिले नेपाल बन्दैन हो भाषणले कहिले नेपाल बन्दैन अनुज पछाई हुनुहुन्थ्यो प्युठानबाट आफ्नो साहित्यिक रचना यहाँनिर वाचन गरेर विदाई भइसक्नु भएको छ तपाईँ पनि यसरी नै आउन सक्नुहुनेछ अनि आफ्ना साहित्यिक रचनाहरू सुनाउन सक्नुहुनेछ पुनः अर्को श्रष्ट आइसक्नु भएको छ हजुर नमस्कार नमस्ते कहाँदेखि को बोल्नुभयो म अर्घाखापजीको नुवाकोट एक रिजोर्टदेखि राजकुमार श्रेष्ठ नुवाकोटदेखि राजकुमार श्रेष्ठ भन्नुभएको कृपया केही क्षण पर्खनुहोस् उहाँसँगको टेलिफोन सम्बन्ध विच्छेद भइसकेको छ नेटवर्कले साथ दिएको छैन म एउटा गजल उठान गर्न चाहन्छु आउँदैछु म परदेशी यो बाटो आमा आउँदैछु म परदेशी यो बाटो आमा सन्धि खर्क बाटो बाटोबाट आमा आउँदैछु म परदेशी यो बाटो आमा गाउँमै बस्छु कृषि गर्छु बाख्रा भैँसी पाल्छु गाउँमै बस्छु कृषि गर्छु बाख्रा भैँसी पाल्छु अरू कोहीको बन्दगीको काटो काटोबाट आमा आउँदैछु म परदेशी बाटो आमा गोरु सिंहे सन्धि खर्क बाटामा मिठो मिठो खोज्दिन म चाहे जस्तो सुकै होस् मिठो मिठो खोज्दिन म चाहे जस्तो सुकै होस् पेट भरौला आफ्नै घरको आटो बाटामा आउँदैछु म प्रदेशी यो बाटो बाटामा सन्धि खर्क गरुसिगे बाटो बाटामा म गजल उठान गरेको थिएँ दीपक अधिकारी चञ्चल सन्धिखर्क नगरपालिका हाल चाहिँ पाँच साल डाँडा भन्नुभएको साल लुधियाना भारत भनेर आफ्नो ठेगाना उल्लेख गर्नुभएको छ हामीलाई फेसबुक पेजमा पठाउनु भएको थियो पुनः अर्को स्रष्टा हुनुहुन्छ यसर्थ उहाँलाई पनि ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्ते दादा कहाँदेखि को बोल्नुभयो म राजकुमार पुनः सम्पर्कमा आउनु भएको छ हजुर एकदम बिचैमा सम्बन्ध विच्छेद भइदिएको थियो राजकुमारजी आफ्नो साहित्यिक रचना के ल्याउनु भएको छ दाजु एउटा छोटा मुक्तक लिएर आएको छु सुरु गर्न सक्नुहुन्छ आफ्नो मुक्तकलाई ल है त मेरो साथ बिना तिमी खुसी छेउ भने प्रिय मेरो साथ बिना तिमी खुसी छेउ भने प्रिय मैले भन्दा धेरै उसले खुसियाली छाइदिन्छ भने प्रिय मैले भन्दा धेरै उसले खुसियाली छाइदिन्छ भने प्रिय किन नै नाता जोड्नु पर्यो र मसँग किन नै नाता जोड्नु पर्यो र मसँग मैले भन्दा धेरै उसले माया गर्छ भने प्रिय मैले भन्दा धेरै उसले माया गर्छ भने प्रिय मेरो साथ बिना तिमी खुसी छौ भने प्रिय मैले भन्दा धेरै उसले खुसियाली छाइदिन्छ भने प्रिय यदि खुसी भए लात्ने प्यारो लाग्छ यदि खुसी भए लाप्नी प्यारो लाग्छ उसैसँग गएपछि घाप्नी प्यारो लाग्छ यदि खुसी भए लाप्नी प्यारो लाग्छ जीवनमा यस्ता चुनौती धेरै झेल्नुपर्छ यदि खुसी भए लाप्नी प्यारो लाग्छ उसैसँग गएपछि घाप्नी प्यारो लाग्छ हो जीवनमा चुनौती धेरै झेल्नुपर्छ आखिर अरूको साथ नि प्यारो लाग्छ यदि खुसी भए लात प्यारो लाग्छ उसैसँग गएपछि घात प्यारो लाग्छ सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै बसाई यो कार्यक्रम साहित्यिक यात्रा हामी कार्यक्रम साहित्यिक यात्रामा तपाईँका साहित्यिक रचनाहरूलाई पनि उठाइराखेका छौँ अलिकति साथीहरू आइराख्नु भएको साथमा साहित्यिक रचनाहरू सुनाइराख्नु भएको छ सम्झनामा आँसु झरेर के गर्छौ सम्झनामा आँसु झरेर के गर्छौ तिम्रै यादमा तडपी तडपी मरेर के गर्छौ रूप रङ्ग राम्रो देखि उसैको पछि लागिहाल्यौ रूप रङ्ग राम्रो देखि उसैको पछि लागि हौले मैले जति माया उसले नगरेर के गर्छौ सम्झनामा आँसु नझरेर के गर्छौ तिम्रै यादमा तडपी तडपी मरेर के गर्छौ मुक्तक पठाउनु भएको थियो कृष्ण श्रेष्ठले अर्घाखाँचीको डिभरनाथ छुटे पिपलबाट हाल चाहिँ इन्डियाको मुम्बई लेख्नु भएको छ आफ्नो ठेगाना उल्लेख गर्नु भएको छ पुनः अर्को मित्र हुनुहुन्छ उहाँलाई पनि ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्ते कहाँदेखि को बोल्नुभयो ढाकाबाङबाट प्रकृति थापा पहिलो पटक सहभागिता जनाउनु भएको छ अनि कार्यक्रम कस्तो मानिराख्नु भएको छ प्रकृतिजी एकदम राम्रो लाग्छ केही सुझाव अनि सल्लाह भइदिन सक्नुहुन्छ अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक बानकी के ल्याउनु भएको छ सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई धन्यवाद तिम्रो चाहन्छु म महललाई दुहात दिँदै तिम्रो चाहन्छु म भोलि कस्ती देखिया छ र आज राख्न चाहन्छु म महललाई दुहात दिँदै तिम्रो चाहन्छु म जीवनको अनिश्चिततामा सबै कुरा बाँकी नै छ जीवनको अनिश्चित यात्रामा सबै कुरा बाँकी नै छ आँसु मेरा नझारीले सँगै राख्न चाहन्छु म महललाई जो हात दिइरहेको साथ तिम्रो चाहन्छु म नज हृदय घेरा मलाई माया तिम्रो चाहन्छु म नज हृदय घेरा मलाई माया तिम्रो चाहन्छु म जीवनको अन्तिम घडीमा छाया तिम्रो चाहन्छु म महललाई दुहात दिइरहेको साथ तिम्रो चाहन्छु म नबोले नि सुनिदेऊ مرأيتها نلي مبول مسني جي مرأيتها نلي সুখত স্ত্রী হয়ে দুঃখকে দিচ্ছে তাহান চুম নহল্লাই দুহাত হৃদয়কে কাঠ তিলে তাহান চুম আমরা আমার সামনে বলতে ভুল গেল বইকে এবার মাফ করো আমরা আমার সামনে বলতে ভুল গেল বইকে এবার মাফ করো আর কেউ জিনিস কি আমরা प्रत्यक्ष तिम्रो चाहन्छु म महललाई रेहा दिइरहेको साथ तिम्रो चाहन्छु म भोलि कसले देखिया छ र आज बाँच्न चाहन्छु म आँसु मेरा नझरीले सँगै हाँस्न चाहन्छु म हजुर जीवनमा सबैले साथ दिएर जाउन् जीवनमा सबैले साथ दिएर जाउन् विश्वास गर्न योग्य यस्तै बात दिएर जाउन् जीवनमा सबैले यस्तै साथ दिएर जाउन् अन्तिम घडीमा पुगुन्जेल जीवनको यहाँहरू अन्तिम घडीमा पुगुन्जेल जीवनको यहाँहरू प्रेमी प्रेमी बिचमा यस्तै प्रेमकै मात्र दिएर जाउन् जीवनमा सबैले सबलाई साथ दिएर जाउन् विश्वास गर्न योग्य यस्तै बात दिएर जाउन् प्रकृति थापा हुनुहुन्थ्यो अर्घाखाँचीको झाकाबाङ बाटोमा हामीलाई सौजन्य गर्ने संस्थाहरूको नाम यहाँ लिन लिन चाहन्छु Intel computer and training centre रहेको छ सन्धिखर्क छ शान्ति बगैँचा सूर्योदय एफएमको तल्लो तालामा रहेको छ त्यहाँबाट तपाईँ computer hardware software basic training लिन सक्नुहुनेछ त्यसै गरी कम्प्युटर डिप्लोमा एकाउन्ट प्याकेज लगायतका कम्प्युटर सम्बन्धी कोर्सहरूको तालिम लिन सक्नुहुन्छ तपाईँ त्यहाँनिरबाट तपाईँ कम्प्युटर खरिद गर्न सक्नुहुनेछ मर्मत गर्न सक्नुहुनेछ कम्प्युटर खरिद गर्दा होम डेलिभरीको समेत व्यवस्था रहेको छ इन्टेल कम्प्युटर एन्ड ट्रेनिङ सेन्टरमा जसका म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ मनिष सिंह हुनुहुन्छ त्यसै गरी प्रमुख प्रशिक्षक हुनुहुन्छ बाबुराम रसाइली उहाँको सम्पर्क नम्बर रहेको छ अन्ठानब्बे चार त्रिहत्तर तेह्र पाँच सय तिन त्यसै गरी शून्य सतहत्तर चार बिस चार सय सत्तरी रहेको छ त्यसै गरी अर्को संस्था बन्जारे मोबाइल एन्ड बन्जारी मोबाइल सेन्टर रहेको छ सूर्योदय फ्रेमको तल्लो तलामा रहेको छ त्यहाँबाट तपाईँ मोबाइल लिन सक्नुहुनेछ मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू समाधान गर्न सक्नुहुनेछ जसका प्रोप्राइटर हुनुहुन्छ सञ्जय बन्जारी सम्पर्क नम्बर रहेको छ शून्य सतहत्तर चार बिस पाँच सय सत्तरी त्यसै गरी मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच सत्तरी त्रिसठी तिन सय उनातिस पुनः अर्को श्रष्टा हुनुहुन्छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार दाजु कहाँदेखि को बोल्नुभयो म सन्धिखर्कदेखि ध्रुवराज कुमार सन्धिखर्कबाट ध्रुवराज कुँवर हजुर के गर्दै हुनुहुन्छ ध्रुवजी म अध्ययन गर्दै हो दाजु आफ्नो अध्ययनलाई कतिमा पुर्याउनु भयो कक्षा टुवेल्भ कक्षा बाह्रमा पुर्याउनु भएको छ अनि के ल्याउनु भएको छ मुक्तक लिएर आएको दाजु आफ्नो साहित्यिक रचनालाई सुरु गर्न सक्नुहुन्छ मन पराउँथे सबैले गुलाबको जस्तै जवानी भएपछि के गर्नु हाँसी खेली जाने दुई दिनको जिन्दगानी भएपछि मन पराउँथे सबैले गुलाबको जस्तै जवानी भएपछि के गर्नु हाँसी खेली जाने दुई दिनको जिन्दगानी भएपछि जवानीमै रहेछ जति तछाड मछाड गरे पनि जवानीमै रहेछ जति तथार मथार गरे पनि मान्ने थिए सबैले देवकोटाको जस्तै कहानी भएपछि मन पराउँथे सबैले गुलाबको जस्तै जवानी भएपछि के गर्नु हाँसी खेली जाने दुई दिनको जिन्दगानी भएपछि यति नै हो दाजु मन पराइन्छ स्वाभाविक हो जवानीले गर्दा मन पराइन्छ स्वाभाविक हो जवानीले गर्दा लक्ष्मी देवकोटाको जस्तै कहानीले गर्दा मन पराइन्छ स्वाभाविक हो जवानीले गर्दा एकले अर्कोलाई नजर डुलाउँदा डुलाउँदै एकले अर्कोलाई नजर डुलाउँदा डुलाउँदै हो तन भराइन्छ जवानीले गर्दा मन पराइन्छ स्वाभाविक जवानीले गर्दा हो मन पराइन्छ स्वाभाविक जवानीले गर्दा ध्रुवराज कुवर हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा अबलाई भने कार्यक्रम साहित्यिक यात्राको आजको बसाइको लागि अन्तिम स्रष्टा हुनुहुन्छ भनेर प्रविधिबाट सहकर्मी साथी सागर परियारले सङ्केत गर्दै हुनुहुन्छ सँगसँगै सञ्जय बन्जारे पनि जुटिराख्नु भएको छ अन्तिम स्रष्टा हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर कहाँदेखि को बोल्नुभयो नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो हाम्रो आवाज सुनिराख्नु भएको थिएन कही श्रेष्ठ हुनुहुन्थ्यो हाम्रो सम्पर्कमा आउने प्रयास गर्दै हुनुहुन्थ्यो तर उहाँसँगको सम्बन्ध विच्छेद भइसकेको छ पुनः एकजना श्रेष्ठलाई हामी लिन सक्छौँ हामी एकजना श्रेष्ठलाई लिने तयारीमा हुनुहुन्छ म एउटा अह लिइहालौँ उहाँलाई ढिला नगरिकन हजुर नमस्कार हेलो नमस्ते कहाँदेखि को बोल्नुभयो म धुरकोटदेखि एडसन विवेक खड्का एमटी बोलेको धुरकोटदेखि Edson Vivek Khadka M two Edson Vivek भन्नुभएको छ हजुर अनि के ल्याउनु भएको छ आज म एउटा गजल लिएको छु सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई ल म सुरु गर्छु तिम्रै लागि जुन तारा छोइदिन सक्दिन कि तिम्रै लागि जुन तारा छोइदिन सक्दिन कि कसम तिम्रै नजरमा रोइदिन सक्दिन कि तिम्रै लागि जुन तारा छोइदिन सक्दिन कि सक्छौ भने दियो जलाऊ मन मेरो नजलाऊ सक्छौ भने दियो जलाऊ मन मेरो नजलाऊ तिम्रै लागि जेलभित्र कोही दिन सक्दिन कि कसम तिम्रै नजरमा रोइदिन सक्दिन कि आदर्शले होइन यहाँ विश्वासले माया वर्ष ओके पनि आदर्शले होइन यहाँ विश्वासले माया वर्ष यो संसारमा अरू कोही कोहीको भइदिन सक्दिन कि तिम्रै लागि जेलभित्र कोही दिन सक्दिन कि बगैँचाको माली बनी फुल तिमी नहेरिँदा बगैँचाको माली बनी फुल तिमी नहेरिँदा पराई भएकी मान्छेको मन धोइदिन सक्दिन कि यो संसारमा अरू गएको भइदिन सक्दिन कि नसा नसाभरि रगत बग्छ नाम जप्दै पक्कै मेरो नसा नसाभरि रगत बग्छ नाम जप्दै पक्कै मेरो पापी मान्छे तिमीबाट गइदिन सक्दिन कि पराई भएकी मान्छेको मन धोइदिन सक्दिन कि यो संसारमा अरू गएको दिन सक्दिन कि कसम तिमीले नजरमा रोइदिन सक्दिन कि तिम्रै लागि जुन तारा छोइदिन सक्दिन के तिमी दाजु भन्न त धेरैले तारा झार्छु भन्छन् हो जीवनमा धेरैले तारा झार्छु भन्छन् तिम्रा अघि आएका सारा झार्छु भन्छन् भन्न त धेरैले तारा झार्छु भन्छन् बगैँचा र फुलको जस्तो सम्बन्ध कायम भएपछि भन्न त धेरैले तारा झार्छु भन्छन् तिम्रा अघि आएका सारा झार्छु भन्छन् बगैँचा र फुलको सम्बन्ध भएपछि हो यसरी नै आफ्नो पारा झार्छु भन्छन् भन्न त धेरैले तारा झार्छु भन्छन् तिम्रा अघि आएका सारा झार्छु भन्छन् तपाईँका तिनै साहित्यिक रचनाहरूलाई उत्थान गर्दा गर्दै तपाईँले फेसबुक मार्फत पठाउनुभएका तपाईँले हामीलाई आफ्नो प्रत्यक्ष रूपमा सम्पर्कमा भएर यद्यपि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो भएर सुनाउनुभएका तिनै साहित्यिक रचनाहरू उत्थान गर्दा गर्दै आजलाई भने कार्यक्रमको लागि छुट्याइएको निर्धारित समय सकिएको छ हामी अर्को हप्ता आउनुपर्ने हुन्छ यद्यपि आजको बसाइको लागि विदा हुनुपर्ने हुन्छ विदा हुनु पूर्व म धन्यवाद दिन चाहन्छु हामीलाई प्रमाणपत्र अनि पुरस्कार सौजन्य गर्ने संस्थाहरूको लागि म विशेष आभार प्रकट गर्न चाहन्छु Intel computer and training centre रहेको छ जसका प्रोप्राइटर हुनुहुन्छ मनिष सिंह प्रमुख प्रशिक्षक हुनुहुन्छ बाबुराम रसाइली त्यसै गरी बन्जारी मोबाइल सेन्टर रहेको छ जसका प्रोप्राइटर हुनुहुन्छ सञ्जय बन्जारे हामी कार्यक्रम साहित्यिक यात्राको अन्तिममा आइसकेका छौँ कार्यक्रम साहित्यिक यात्रा सुन्नुहुने कार्यक्रम साहित्यिक यात्रामा सहभागिता जनाउने हुने अनि कार्यक्रम साहित्यिक यात्रालाई अगाडिको समयदेखि यद्यपि सुरुदेखि अन्त्यसम्म सहयोग गर्नुहुने दोया सागर परियार अनि सञ्जय बन्जारे दुवैलाई म विशेष आभार प्रकट गर्दै अर्को हप्ता आजको कार्यक्रम साहित्यिक यात्रामा सहभागी हुनुभएका स्रष्टाहरूको नतिजा सँगसँगै उपस्थित हुनेछु आजलाई भने कार्यक्रम साहित्यिक यात्राबाट विदा हुन्छु अवश्य शुभरात्रि शुभ सपनी शुभ साता कहीं पाथर कहीं गंध था कहीं आतर मेरो सम्झनाको पानामा मेरो पानी प्रेमी थिए कुनै एक नमा मेरो पानी प्रेमी थिए कुनै एक